तुलसीपुरमा गरेको साक्षात्कार कार्यक्रममा उपाध्यक्ष गौतमले राजनैतिक निकासको एकमात्र विकल्प निर्वाचन भएको भन्दै निर्वाचन नै बिथोल्छु भन्नु अराजक मानसिकता भएको बताउनुभयो निर्वाचन भए मात्र संविधान बन्ने र संविधान बने मात्र सबै समस्या समाधान गर्न सकिने भन्दै उहाँले नेकपा माओवादीका माग देश र जनताको पक्षमा नरहेको पनि दावी गर्नुभयो पूर्व गृह मन्त्री गौतमले चार दलबीच एघार बुधे सहमति र पच्चिस बुधे बाधा अड्कौ फुकाउ खारेज गर्नुपर्ने भन्ने माओवादी माग पूरा भए देश राज्यविहीन अवस्थामा जाने हुँदा माओवादीको माग पूरा हुन नसक्ने चेतावनी पनि दिनुभयो नेकपा माओवादीलाई निर्वाचनमा ल्याउन वार्ता र सम्वाद गर्न आफूहरू तयार रहेको भन्दै उहाँले आफ्नो अडानमा कायम रहे नेकपा माओवादीको अनुपस्थितिमा पनि चुनाव हुने बताउनुभयो क्षेत्र निर्धारणका लागि छलफललाई तीव्रता दिएको निर्वाचन क्षेत्र निर्धारण आयोगलाई पछिल्लो जनगणना अनुसार बढेको जनसङ्ख्या र माग अनुरूप सिट सङ्ख्या उपलब्ध गराउन समस्या परेको छ संवैधानिक व्यवस्था अनुसार आयोगले दुई सय चालिस भौगोलिक क्षेत्रमध्ये अघिल्लो निर्वाचन अघि थपेका पैँतिस क्षेत्रलाई मात्र चलाउन सक्छ राजनैतिक शक्तिहरूले पछिल्लो जनगणना अनुसार जनसङ्ख्या बढेको क्षेत्रको सिट सङ्ख्या थप गर्न माग गरेका छन् आयोगसँगको छलफलमा विघटित संविधान सभामा प्रतिनिधित्व गरेका मधेस केन्द्रित दलहरूदेखि साना दलहरूसम्मले आफ्नो पाएको भूगोलमा जनसङ्ख्याको चाप बढेकाले सिट संख्या थपिनुपर्ने माग गरेका हुन् संविधान सभा चुनावका लागि दुई भौगोलिक क्षेत्रलाई बढाउन सक्ने वा सबै क्षेत्रको पुनर्वर्गीकरण गर्ने संवैधानिक अधिकार आयोगसँग छैन आयोगको क्षेत्राधिकार संविधानमा नै उल्लेख रहेको भन्दै विज्ञहरूले छोटो समयमा सिट घट छलफलबाट गर्न नमिले भन्दै जिल्लाका आन्तरिक सन्तुलनभित्र प्रवेश नगर्न सुझाव दिएका छन् आयोगले कानूनविदहरूसँग गरेको छलफलमा संवैधानिक प्रावधान अनुसार आयोगले पैँतिस क्षेत्र भित्र रहेर घटबट गर्न सक्ने स्पष्ट पारेका छन् यसअघि उसले पूर्व प्रमुख निर्वाचन आयुक्त आयुक्त प्राध्यापक समाजशास्त्री भूगोलविद र तथ्याङ्क शास्त्री लगायतका विज्ञसँग छलफल गरेको थियो राष्ट्रिय योजना आयोगले तयार पारेको त्रिवर्षीय योजनाका विषयमा राष्ट्रिय विकास परिषदको बैठकमा छलफल हुँदैछ काठमाडौँको याक एन्ड एति होटलमा सुरु हुने बैठकलाई मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले सम्बोधन गर्ने कार्यक्रम रहेको उहाँका प्रेस संयोजक राजेन्द्र प्रसाद पाण्डेले जानकारी दिनुभयो योजना आयोगले विक्रमसम्म दुई हजार अस्सीसम्म नेपाललाई अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा पुर्याउने त्यसका लागि गरिबीको रेखा मुनि रहेको जनसङ्ख्याको प्रतिशत तेइस दशमलव आठ रहेकोमा अठार प्रतिशतमा झार्ने लगायतका विषयमा छलफल हुनेछ शनिबारसम्म चल्ने राष्ट्रिय विकास परिषदको बैठकले यसलाई छलफल गरेर पारित गर्नेछ यसअघिको त्रिवर्षीय योजना अनुसार गरिबीको मुनि रहेका जनसङ्ख्यालाई एक्काइस प्रतिशतमा ल्याउने लक्ष्य लिए पनि त्यो पुरा हुन सकेको थिएन रोजगार रोजगारी सिर्जना सरकारी खर्चको कटौती लगायतका नीतिगत विषय पनि बैठकमा छलफल हुनेछ नेपाली सेनामा समायोजन भएका माओवादीका पूर्व लडाकुहरूले आज औपचारिक रूपमै आफ्नो जिम्मेवारी सम्हाल्दैछन् देशका विभिन्न ब्यारेकमा तालिम लिइराखेका पूर्व लडाकुहरूले आफ्नो तालिम केन्द्रमा अन्तिम कवास देखाउने नेपाली सेनाका प्रवक्ता सुरेश शर्माले जानकारी दिनुभयो आज सिपाही तथा अन्य पदमा रहेका एक हजार तिन सय बाहन्नजनालाई जिम्मेवारी दिने उहाँले जानकारी दिनुभयो अधिकृत तहमा छनौट भएका जनाको भने अझै दुई महिनाको तालिम अवधि बाँकी छ उनीहरू भक्तपुरमा तालिम गरिरहेका छन् जिम्मेवारी सम्हाल्न लागेका पूर्व लडाकुहरूलाई सेनाले नवनिर्मित राष्ट्रिय विकास तथा सुरक्षा महानिर्देशनालय अन्तर्गतको युनिटीमा खटाउने सेनाले जनाएको छ दक्षिण कोरिया सरकारले कामदारको न्यूनतम पारिश्रमिक बढाएको छ कामदारको न्यूनतम पारिश्रमिकमा सात दशमलव दुई प्रतिशतले बढाएको त्यहाँको सरकारले जनाएको छ तर सन् दुई हजार चौधदेखि मात्र वृद्धि गरेको पारिश्रमिक लागू हुने कोरियामा रहेका ईश्वर नेौपानेले जानकारी दिनुभयो दक्षिण कोरिया सरकारको पारिश्रमिक बढाउने निर्णयले अब नेपाली कामदारको समेत न्यूनतम पारिश्रमिक प्रति घण्टा पाँच हजार दुई सय दस वान हुनेछ अहिले प्रति घण्टा चार हजार आठ सय साठी रहेको छ पछिल्लो समय नेपालीहरूको रोजगारीको आकर्षक गन्तव्य दक्षिण कोरिया बनेको छ त्यहाँ कार्यरत टिका सुविधिले अब सन् दुई हजार चौधदेखि नेपाली कामदारको न्यूनतम तलब मासिक नब्बे हजार रुपियाँ हुने बताउनु भएको छ पूर्व पश्चिम राजमार्ग अन्तर्गत रौतडको चन्द्रनिगापुरको लामाहा जङ्गलमा आज बिहान भएको सवारी दुर्घटनामा तेह्रजना घाइते भएका छन् यात्रुवाहक बसले मालवाहक ट्रकलाई ठक्कर दिँदा बसमा सवार यात्रु घाइते भएका हुन् घाइते घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ गम्भीर घाइते हुनेहरूमा सप्तरीको औरही सातका पच्चिस वर्षका श्रवण राम र सिराहाको सहबाज आठका तेह्र वर्षका महद्दिन युनिस रहेका छन् उनीहरूको थप उपचारका लागि चितवन भरतपुर अस्पताल ल्याइएको छ भने अन्य एघारजनाको चन्द्र निगापुर स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ बाह्रको निजगढबाट गेटी लिएर भारततर्फ जाँदै गरेको बिआर शून्य तिन जी एक तिन एक नौ नम्बरको ट्रकलाई काठमाडौँबाट पूर्वतर्फ जाँदै गरेको नाचारख साठी सत्तरी नम्बरको बसले पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो बस र ट्रकका चालक फरार रहेको इलाका प्रहरीकारले चन्द्रनिगापुरका प्रहरी नाव प्रेक्षक ध्रुवराज राउतले जानकारी दिनुभयो अब पालो अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ निर्वाचन क्षेत्र निर्धारण आयोगलाई सुझाव दिँदा विज्ञ र कानुनविदहरूको राय बाँझिनुलाई तपाईँ के भन्नुहुन्छ यी जटिल विषय भएर बे हतारको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 नसक्ने भन्दै टिप्पणी गरेका छन् मोर्सीका समर्थकहरूले आज शान्तिपूर्ण प्रदर्शन गर्ने बताएका छन् खेल समाचार त्रिदेशीय क्रिकेट श्रृङ्खलामा आज भारत र वेस्ट इन्डिज भिड्दैछन् खेल बेलुका सभा आठ बजेपछि पोर्ट अफ स्पेनमा हुनेछ अघिल्लो खेलमा भारतलाई पराजित गर्दै उच्च मनोबल बनाएको घरेलु टोली वेस्ट इन्डिज आज पनि त्यही लयलाई निरन्तरता दिने कोसिसमा रहनेछ भने भारत अघिल्लो खेलमा बिहोरेको पराजयको बदला लिने दाउमा छ अघिल्लो चरणमा प्रवेशका लागि पाउन टोली भारतलाई आजको खेल र श्रीलङ्कासँग हुने अर्को खेल जित्नुपर्ने दबाव छ भारत पहिलो खेलमा वेस्ट इन्डिज र दोस्रो खेलमा श्रीलङ्कासँग पराजित भएको थियो अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक चुनाव बहिष्कार गर्ने नेकपा माओवादीको नीति अराजकताको उपज भएको एमाले उपाध्यक्ष गौतमको भनाई नेकपा माओवादीका माग देश र जनताको पक्षमा नरहेको दावी राष्ट्रिय योजना आयोगले तयार पारेको त्रिवर्षीय योजनाका विषयमा राष्ट्रिय विकास परिषदको बैठकमा छलफल हुँदै तालिम सकेका पूर्व लडाकुहरू आज औपचारिक रूपमै सेनामा प्रवेश गर्ने इजिप्टका राष्ट्रपति मोर्सेलाई अपदस्थ गरेको सेनाद्वारा उनको पार्टी मुस्लिम ब्रदरहुडका नेता विरुद्ध गिरफ्तार अभियान सुरु र त्रिदेशीय क्रिकेट श्रृङ्खलामा आज भारत र वेस्ट इन्डिज भिड्दै अवस्त बिहान दस बजेको अर्पण समाचार सकियो ध्रुवराज विदा भई नमस्कार